यस अर्पण स्थानीय समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोप Narayangarh phone zero five six five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल स्थानीय समाचार पूर्वी चितवनको पिपलीमा बसको ठक्करबाट आज बिहान एकजनाको मृत्यु भएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत पिपली नौ छोरीछोरीमा नानगढबाट गरी टोडातर्फ चाँदै गरेको नातिन ख एक तीन शून्य चार नम्बरको बसको ठक्करबाट भण्डारा आठका एक्काइस वर्षीय सुन्दर श्रेष्ठको मृत्यु भएको हो बसको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा चितवनको मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले सुनाएको छ ठक्कर दिने बस र बसका चालक इलाका प्रहरी भण्डाराको नियन्त्रणमा रहेका छन् त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको टोडा एघार भाना थाना भर्याङमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ ज्यान जानेमा हिटौडा दशका चौवालिस वर्षीय दुर्भ गहरात रहेका छन् मिरगजबाट काठमाडौँतर्फ जान जाँदै गरेको ना चार घ पाँच शून्य सात पाँच नम्बरको ट्रकले टोडातर्फ गइरहेको ना एक छ प बयासी नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गहतराजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी मकनपुरले सुनाएको जनाएको छ ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ माछा मार्न गएका एक वृद्धको खोलाले बकाएर ज्यान गएको छ दुम्की बास दुईका पचहत्तर वर्षका अत्तर सिंह राक्ष मगरको विनय खोलाले बकाएर ज्यान गएको हो ढुङ्गामा अड्किएको जाल झिक्र खोलामा पस्दा उनलाई बगाएको स्थानीय पवित्र जीसीले जानकारी दिनुभयो बिहान आठ बजेतिर माछा मार्न गएका मगरको सब दुम्की एकमा फेला परेको थियो चितवनमा बढ़दो गर्मी र वर्षासँगै विभिन्न खालका रोगको संक्रमणमा वृद्धि भएको छ देशका अन्य जिल्लामा जस्तै चितवनमा पनि भाइरल ज्वरोका साथ जन्डिस उच्च ज्वरो रुगाखोकी टाइफाइड म्यानेजाइटिस लगायतका रोगीहरू अस्पतालमा थपिएका छन् चितवन मेडिकल कलेजले बिरामीको चाप उच्च भएपछि अस्पतालमा वार्ड थप गरेको छ अस्पतालमा ओपीडी सेवामा दैनिक नौ सयको हाराहारीमा बिरामी आउने र सबैभन्दा बढ़ी नयाँ बिरामी भर्ना हुने गरेको अस्पताल का निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिनुभयो नयाँ बिरामीलाई मध्यनजर गरेर अस्पतालले पैंतालिस बेडसहितको वार्ड थप गरेको लम्सालले बताउनुभयो चितवन जिल्लामा छिमेकी जिल्लाका साथै भारतबाट समेत बिरामीहरू आउने गरेका कारण बिरामीको चाप बढ़िरहेको चिकित्सकले बताएका छन् ठूला ठूला अस्पताल र देशकै समेत केन्द्रबिन्दु भएका कारण धेरै बिरामीहरू उपचारका लागि चितवन आउने गरेका छन् जिल्लामा बढ़ेको रोगको संक्रमण कम गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि वितरण तथा जनचेतना अभिवृद्धिका काम गरिरहेको जनस्वास्थ्य प्रमुख केयर सिंह गोधारले बताउनुभयो कृषिलाई आधुनिकीकरणको नाममा रासायनिक विषादी आयात उत्पादन र प्रयोगमा लगानी गरेर आम सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड़ गरेको कृषकहरूले आरोप लगाएका छन् रासायनिक विषादीमा गरिने लगानीलाई निरुत्साहित गर्दै मानव स्वास्थ्यको हित हुने गरी कृषिको आधुनिकीकरण गर्न सुझाव समेत दिएका छन् प्राङ्गरे कृषि उत्पादक सहकारी संस्था लिमिटेड फूलबारी र राष्ट्रिय कृषक समूह महासंघ चितवनले आयोजना गरेको क्षमता अभिवृद्धि तथा नीतिगत बहस मार्फत दिगो खेती प्रणालीको प्रवर्धन प्राङ्गले कृषि विषयक गोष्ठीमा सहभागीले यस्तो बताएका हुन् नेपालमा वार्षिक तीन सय पैंतालिस मेट्रिक टन विषादी भित्रने गरेको बाली संरक्षण निर्देशनालयको तथ्याङ्क प्रस्तुत गर्दै विषादीमा गरिने लगानीको अन्त्य गर्नुपर्नेमा जोड़ दिएको थियो जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख राजनामा अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका सन्तोष पौड्यालले प्राङ्गारिक कृषि सम्बन्धी नीतिगत व्यवस्था र यसको प्रबन्धनमा जिल्ला कृषि विकास कार्यालय चितवनको प्रयासबारे जानकारी दिएका थिए कृषकका समस्या सरकारी नीति र समाधानका उपायबारे राष्ट्रिय कृषक समूह महासंघ चितवनका अध्यक्ष लेखनाथ पोखरेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो यस्तै प्राङ्गारिक कृषिका अनुभव समस्या अवसर चुनौतीबारे प्राङ्गारिक कृषि उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो प्राङ्गारिक कृषिमा प्राक्सेची जीवहरूको बारे विश्व प्राक्सेचन परियोजनाका म्यानेजर केदार देवकोटा र प्राङ्गारिक कृषिका उपलब्ध प्रविधि र सम्भावना बारे प्राङ्गारिक कृषि कार्य चितवनका वसन्त राणाभाटले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो राष्ट्रिय मलनीति दुई हजार अन्ठाउन्नले समेत विषादीको उचित एवं सन्तुलित प्रयोगमा प्रोत्साहन गर्न उल्लेख गरे पनि नीति विपरीत कार्य भइरहेको भन्दै सहभागी कृषकले आपत्ति जनाएका छन् मानव स्वास्थ्यलाई ख्याल राख्दै समयमै प्राङ्गारिक खेती प्रणाली अवलम्बन समर्थन गर्न उनीहरूले आग्रह गरेका छन् व्यवसायिक प्रबन्धनको लागि पूर्वी चितवनको रत्नगरमा भोलि शुक्रबार स्विमिङ पुल पार्टीको आयोजना गरिएको छ मर्सल टायर ग्रुपको सहयोग सहकारीमा अंश मनोरञ्जन केन्द्रले आयोजना गरेको सो पार्टीमा नेपालका ख्याति प्राप्त यापर मानस घले लगायतका पप कलाकारहरूको प्रस्तुत रहने हंस मनोरञ्जन केन्द्रका अध्यक्ष दिनेश कुमार चोकेले जानकारी दिनुभयो कार्यक्रमका बारेमा आज केन्द्रले पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो दिउँसो साढे तीन बजेदेखि राति आठ बजेसम्म हुने सो सांस्कृतिक माहौलमा चितवनका पर्व गायकहरू डीजे जीवन डीजे एरिनाको पनि प्रस्तुति रहने अध्यक्ष चुकीले जानकारी दिनुभयो हंस मनोरञ्जन केन्द्रको प्रवर्धनका लागि युवा युवतीलाई लक्षित गरेर पूर्वी चितवनमा नै पहिलो पटक स्विमिङ पुल पार्टीको आयोजना गरिएको उहाँले बताउनुभयो प्रति टिकट दुई सय राखिएको सो कार्यक्रममा एक चारजना सहभागी हुने अपेक्षा गरिएको छ उक्त सांगीतिक पार्टीसँगै स्विमिङ पुलको पनि मसा लिन सकिने अध्यक्ष चुकेले जानकारी दिनुभयो उत्तरदेखि नलप्रासीको त्रिवेणी सुस्तामा आतंक मच्चाइरहेको बाघ चितवन राष्ट्रिय निकुञ्जको हात्ती सहितको टोलीले आज बिहान नियन्त्रणमा लिएको छ एकजना महिला करिब दसवटा पशु चौपाएको च्यान लिएको बाघलाई नियन्त्रणमा लिन करिब दस दिन अघि हात्ती सहितको टोली परिचालन गरिएको थियो आज बिहान त्रिवेणी छको ठुटिया खोलामा बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो नियन्त्रणमा लिएपछि बाघलाई बेहोस बनाई चितवन राष्ट्रिय निकुञ्जतर्फ लकिएको टोलीले जानकारी दिएको छ बाघले मानिसको जाने जाने गरी आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए बाघको आक्रमणबाट गएको असार तीस गते बाख्रा चराउन जंगल गएका त्रिवेणी सुस्ता आर्का छत्रमाया सिंहसालीको ज्यान गएको थियो विभिन्न प्रलोभन देखाएर बालबालिकाहरूले सुन र साथीका गहना चोरी गर्ने एक गृहलाई नलप्रासीको इलाका प्रहरीकाले कावास्वतीले आज पक्राउ गरेको छ खेल्न निस्केका बालबालिकाहरू घर फर्कँदा उनीहरूले लगाएको गहना हराएर आउन थालेपछि चिन्तित भएका र रजहरका स्थानीयवासीहरूले सुपबारे प्रहरीलाई खबर गरेपछि खोजी गर्दै जाँदा प्रहरीले चोरी गरी गृह फेला पारेको हो विभिन्न बजार क्षेत्रमा त्यस्ता गृहहरू सक्रिय रहे पनि ती मध्येका चारजनालाई प्रहरले रसरबाट पक्राउ गरेको जनाएको छ पक्राउ परेकाहरूबाट बालबालिकाहरूले लगाउने सुन तथा चाँदीका मन्त्रा र बाला फेला परेको छ पक्राउ पर्नेमा नलप्रासीको मरापरी पाँचका सागर सापकोटा पारस महतो धादिङका विश्वराज उप्रेती र काठमाडौँ पाइलाका गजेन्द्र लिम्बू रहेका छन् पक्राउ परेका उनीहरूलाई चोरी र सार्वजनिक ऐन अन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्य कावस्वतीले सुनाएको छ चितवन जिल्ला अदालत बार एसोसिएसनमा चुनावी सरगमी बढ़ेको छ यही साउन तेइस गते हुने जिल्ला अधिवेशनका लागि दुईवटा प्यानलले उम्मेद्वार घोषणा गरेर चुनावी मैदानमा उत्रिएको हो प्रगतिशील तथा पेसागत कानून व्यवसाय संगठन पीएलए र प्रजातान्त्रिक कानून व्यवसाय संगठन डीएलए चुनावी मैदानमा उत्रिएको बार चितवनका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो पीएलएमा एमाले ए माओवादी नेकपा माओवादी राप्रपा र स्वतन्त्र कानून व्यवसायी रहेका छन् भने डीएलएमा कंग्रेस स्वतन्त्र लगायत अन्य संगठनका कानून व्यवसायीहरू रहेका छन् पाँच सदस्य र बीसजनाका लागि दुई समूहका जनाको उम्मेद्वारी परेको छ जिल्लामा कुल एक सय सत्तरी कानून व्यवसायीहरू रहेकोमा करिब जना अनुपस्थित हुने सम्भावना रहेको बार एसोसिएसन चितवनले सुनाएको छ पीएलए तर्फ अध्यक्षमा चुनावी सापकोटा उपाध्यक्षमा भरनाथ नेपाल सचिवमा नुनराज सेलवाल र अध्यक्षमा वामदेव अधिकारी चुनावी मैदानमा छन् पीएलए तर्फ सीताराम कणेल महेश नेउपाने सूर्य बोहरा विष्णु बास्तोला विनोद मिश्र विकास गुरूङ र विश्वराम महतोले सदस्यहरूमा उम्मेद्वारी दिएको श्रेष्ठले जानकारी दिनुभयो यस्तै डीएलएबाट अध्यक्षमा नीलकण्ठ अधिकारी उपाध्यक्षमा मुन्ना विक्रम खाती सचिवमा धर्मराज वाग्ली र कोषाध्यक्षमा लक्ष्मी प्रसाद पाठकले उम्मेद्वारी दिएका छन् सदस्यहरूमा बेनी कृष्ण भट्टराई सुरेन्द्र राज सुवेदी विष्णुहरि कोइराला बलराम पौडेल श्रीराम दवारी कमल प्रसाद कोइराला र राता उपाध्यायले डीएलएबाट उम्मेद्वारी दिएको बार चितवनका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो अहिले प्रतिस्पर्धामा उत्रिएका प्रतिनिधिहरू मत माग्न र आफ्नो पक्षमा पार्न व्यवसायीसँग भेटघाटमा व्यस्त रहेका छन् पीएलए का उम्मेद्वार चुनावणी सापकोटाले आफू स्वतन्त्र रहेकाले सबैले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 लागि जारी गरिएको हो पालो सामुदायिक आवाजको तरकारी र खाद्यान्नमा प्रयोग गरिने विष आदिका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ तरकारीमा अत्याधिक प्रयोग भएपछि सरकारले पनि कड़ा गरेको छ यसैबीच आज हामीले बढ्दो विषादीको न्यूनीकरण गर्नका लागि के गर्न सकिएला भनी कृषकहरूलाई सोधेका छौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको जस्तै सामुदायिक आवाज कृषक नै यो अभियान चाहिँ अगाडि हुन्छ र कृषकलाई नै अधिकारी सम्बन्धी जानकारी चाहिँ अब प्राविधिक कृषिका कार्यालय र अन्य निकायहरूले कृषकहरूलाई विषादी यो विष हो औषधि होइन भन्ने कुरो जानकारी गराए एकदम कम भन्दा कम हानिकारक र चाहिँ वातावरण मैत्री विषादीहरू चाहिँ प्रयोग गर्नलाई चाहिँ हामीले प्रोत्साहन गर्नुपर्ने हुन्छ हामीले जति पनि खेती प्रणाली अप्नाएका छौँ त्यसमा चाहिँ के भन्दाखेरि एउटा ब्लक वाइज चाहिँ हामीले खेती गरेमा विषादीमा प्रयोग गर्नलाई चाहिँ अलिकति न्यूनीकरण पनि हुनसक्छ विषादी न्यूनीकरणका लागि जुन हामीले विषादी प्रयोग गरिराखेका छ त्यसको विकल्पमा स्थानीय स्तरमा उपलब्ध हुन सक्ने स्रोत साधनको व्यापक रूपमा परिचालन गर्ने हाम्रो प्रविधिहरूलाई अवलम्बन गर्ने धेरै हाम्रो स्थानीय प्रविधिहरू धेरै प्रभावकारी छन् र त्यो दिगो पनि छन् त्यस्ता खालका प्रविधिहरू चाहिँ अवलम्बन गर्ने र अहिले बजारमा आएका नयाँ जैविक विषादीहरू छन् तिनीहरूलाई पनि हामीले चाहिँ उचित रूपमा प्रयोग गर्न सक्यौँ भने प्राङ्गारिक उत्पादन एकदम सफल हुन सक्छ र यसमा चाहिँ के भने प्राङ्गारिक मल व्यवस्थापन गोठे मल सुधार विचारदेखि लिएर गएर ढिमा मसिना कुराहरूलाई हामीले हाम्रो कृषिमा समावेश गर्न सक्यौँ भने त्यो असाध्यै फलदायी छ हामीले यो बिसारीलाई सबै मिलेर पहिला सुरु त अब केन्द्रबाटै कानुनी हिसाबले राज्यले नै रोक्न पऱ्यो बिसारीलाई अनि बिसको कारणले धेरैको ज्यान गइरहेछ हामीले घराइसी रासायनिक मलहरू निकाल्ने अनि अब गाईको पिसाबहरूबाट बिस्तारै बिज हाल्न नदिने गाईको पिसाबहरू छिर्ने चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ उत्पादक र उपभोक्ता दुवैमा विषादीको नकारात्मक असरको बारेमा जानकारी भयो भने योतिर उपभोक्ताले पनि न्यून विषादी अर्थात् विषादी खोज भएको चिज बढी खोजी खोजी खान्छन् र उत्पादकहरू पनि त्यस खालको चिज उत्पादन गर्न चाहिँ बाध्य हुन्छन् प्रेरित हुन्छन् रासायनिक मल र रासायनिक विषादीले गरेको नकारात्मक असरको बारेमा यो चेतनामूलक कार्यक्रमको सँगसँगै पोस्टर पम्पलेट सडक नाटक इत्यादि कार्यक्रमले चाहिँ चेतना जगाउने र त्यसको चाहिँ सट्टामा घरेलु विषादी प्रयोग लगाउने अनि आइपिएम विधि प्रयोग लगाउने आइडेन्टिटी को प्रचार प्रसार गर्ने विषादी चाहिँ यो अहिले यो घातक विषादी भइरहेछ त्यसलाई ब्यानै गर्नुपर्छ सरकारले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 लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल विदा नमस्कार